ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस तपाईँका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपरान्न चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा नेकपा एमाले मुख्य तीन दल र मधेसी मोर्चाबीच भएको एघार बुधे सहमति विपरीतका कुनै पनि काम नगर्न सरकारलाई सुझाव दिएको छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी सहित सरकारी वार्ता टोलीका सदस्यहरूसँग बिहान बालुवाटारमा भएको छलफलमा एमाले एघार बुधे सहमति विपरीत जाँदा मङ्सिरमा पनि चुनाव हुन नसक्ने भन्दै जस्ताको तस्तै सहमति कार्यान्वयन गर्न सुझाव दिएको छ एमाले कसैसँग डेढ प्रतिशत थ्रेसोल्ड राख्नुपर्ने नभए एक प्रतिशतबाट नघटाउन समानुपातिक सीट संख्या दुई सय चालिसबाट थपगढ नगर्न पनि सरकारलाई सुझाव दिएको एमाले नेता अग्नि खरेलले जानकारी दिनुभएको छ हिजोको संविधान सभामा धेरै ठूलो संख्या भयो भनेर आलोचना भएको थियो त्यो जनमतलाई पनि हामी ख्याल नगर्न नगर्ने कुरा हुँदैन भनेर हामीले भनेका छौँ उहाँले भन्नुभएको छ छलफलपछि एमाले नेता भीम राहुलले जेठ दुई गते बस्ने उच्च स्तरीय राजनीतिक समितिको बैठक अघि नै असन्तुष्ट दलहरूसँग सरकार र राजनीतिक दलहरूले वार्ता गरेपछि मात्र चुनावको मिति घोषणा गर्नुपर्ने बताउनु भएको छ नेकपा माओवादी लगायतका अन्य दलहरूसँग कुराकानी गर्ने र त्यो कुराकानी पछि के कस्तो अवस्था हुन्छ त्यही अनुसार काम अगाडि बढाउँदा ठिक हुन्छ भन्ने राय राखेका छौँ उहाँले भन्नुभएको छ चुनावको मिति घोषणाको योजनाको विषयमा सरकारले सोमबारदेखि दलहरूसँग परामर्श थालेको हो मन्त्री परिषदका अध्यक्ष रेग्मेशे सरकारी वार्ता टोलीले सोमबार काङ्ग्रेससित छलफल गरेको थियो पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ बिरामी भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ उहाँको अहिले काठमाडौँको हिमाल नर्सिङ होममा उपचार भइरहेको छ थप उपचारका लागि सिंहलाई नयाँ दिल्ली लैजाने तयारी भइरहेको परिवार स्रोतले जनाएको छ सशस्त्र द्वन्द्वबाट पीड़ित सेना र प्रहरीले दल घोषणा गरेका छन् नेपाल राष्ट्र सेवा दल घोषणा गरी उनीहरूले संविधान सभा निर्वाचनमा सहभागी हुने बताएका छन् रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा दलका संयोजक बहादुर घिमिरेले प्रत्यक्ष र समानुपातिकतर्फ देशभर उम्मेद्वारी दिने बताउनु भएको छ आफूहरूले पाँच वर्षभन्दा लामो समय त द्वन्द्व पीड़ित सेना र प्रहरीको अधिकार सुनिश्चित गर्न माग गर्दै आएपछि व्यवस्था भएपछि संविधान सभामा प्रतिनिधित्वबाटै माग पूरा गर्ने घिमिरेको भनाइ थियो निर्वाचन आयोगमा दल दर्ता गरी चुनावी प्रक्रिया प्रक्रियामा लाग्ने घिमिरेले बताउनु भएको छ उहाँले द्वन्द्वमा छयालिस हजार चार सय नब्बे सेना प्रहरी पीडित भएको र आफ्नो संगठन चौसठी जिल्लामा विस्तार भएको जानकारी दिनुभएको छ गृह सचिव नवीन घिमिरेले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा सुरक्षा व्यवस्था लागू गर्न बाह्र वर्षका सुरक्षा अङ्गका प्रमुखलाई निर्देशन दिनुभएको छ आज वीरगजमा बाह्र वर्ष जिल्लाका प्रमुख जिल्लाधिकारी नेपाल प्रहरीका प्रमुखहरू सशस्त्र प्रहरी अनुसन्धान अधिकृतका प्रमुखहरूलाई निर्देशन दिनुहुँदै सीमा क्षेत्रबाट हुने आपराधिक न्यूनीकरणका लागि छिमेकी मुलुकका सुरक्षा अङ्गसँग आपसी समन्वय गरी अगाडि बढ्न आग्रह गर्नुभएको छ उहाँले आज बेरेगजकै नरुवामा निर्माण गर्न लागेको प्रहरी भवनको निरीक्षण गर्नुहुँदै भवन निर्माणका लागि गृह मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ चितवनको भरतपुरमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् भरतपुर नगरपालिका वडा नम्बर सात कटर चोकमा ना ख तिन आठ आठ नम्बरको बसले लु छ पाँच आठ दुई सात नम्बरको पल्सर मोटरसाइकललाई ठोक्कर दिँदा चालकको मृत्यु भएको हो दुर्घटनामा नलप्रासी रामपुरका सत्ताइस वर्षीय लेखनाथ पाण्डेको मृत्यु भएको हो सोही मोटरसाइकलको सवार भरतपुर नगरपालिका नम्बर चारकी रिचा बराल गम्भीर घाइते भएकी छन् बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी प्रहरीले जनाएको छ ठक्कर दिने बस बसका चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ मृगौला तस्करीमा संलग्न दसजनालाई प्रहरीले काभ्रेमा सार्वजनिक गरेको छ मुख्य योजनाकार ललितपुर उपमहानगरपालिकाका एक्काइसका सचिन महर्जन र काभ्रे पनौतीका मनोज राउत सहित दसजनालाई प्रहरी कारले काभ्रेले पत्रकार सम्मेलन गरी आज बिहान सार्वजनिक गरेको हो काभ्रेको केसमा लामो समयदेखि मृगौला तस्करी भइरहे पनि प्रहरीले तस्कर विरुद्ध पहिलो पटक कारवाही अभियान थालेको हो पक्राउ पनिहरू समेत आफ्नो मृगौला बेचेको फेला परेको छ अफगानिस्तानमा तालिबान सरकारी सेना तथा नेटो सैन्यद्वारा संयुक्त रूपमा गरिएको कारवाहीमा पनि कम्तीमा पनि पाँच तालिबानी हतियारधारी मारिएका छन् अफगानिस्तानको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा ती हतियारधारी मारिएको जनाइएको छ सो कारवाहीका क्रममा अरू केही हतियारधारी पक्राउ परेका छन् अफगानिस्तानमा तालिबान लडाकुका विरुद्ध नेटो र सरकारी सेनाले संयुक्त रूपमा कारवाही गर्ने गरेका छन् सो कारवाही जारी नै रहँदा मंगलबार ती हतियारधारी मारिएको बताइएको हो सो क्रममा सेनाले हतियार पनि बरामद गरेको छ अफगानिस्तानमा सुरक्षा प्रदान गरिएको नेटो सैनिकले आगामी सन् दुई हजार चौधको अन्त्यसम्ममा अफगानिस्तान छोडिसक्ने जानकारी यसअघि नै दिइसकेको छ तर सो समय नजिकै गर्दा पनि त्यहाँ शान्ति सुरक्षाको राम्रो प्रबन्ध भने हुन सकिरहेको छैन तालिबानहरूले पनि विभिन्न समयमा सुरक्षाकर्मी तथा सर्वसाधारणको हत्या गर्ने गरेका छन् र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको आजको पहिलो खेल केही बेर पछि सुरु हुँदैछ चेन्नई स्वामी स्टेडियममा हुने खेलमा रोयल च्यालेन्जर बेङ्गलोर र किङ इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुनेछ अङ्क तालिकामा बेङ्गलोर चौथो स्थानमा छ भने पन्जाब सातौं स्थानमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा चेन्नई सुपर किङ्स र दिल्ली डियर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ हवस् त अपरा चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट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 आफैले बेहोर्ने जानकारी गराउँदछौँ विज्ञापन होइन गुणस्तरमा ध्यान दिउँ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेलसी हाइवे सँगै मोबाइल अन्ठानब्बे चार सय पचास छप्पन्न चार सय चौध प्रोप्राइटर अर्जुन पुरी यसपालि संविधान त अवश्य लेखिन्छ क्यामरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराह चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छप्पन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छप्पन्न तिन सय नब्बे प्रोप्राइटर जीवन बाबु सिलवाल एकपटक आई आधुनिकताको पहिचान गर्नुहोस् किचनदेखि बेडरुमसम्म स्वदेशी र विदेशी अफिस अनि घरको लागि फर्निचर पाएसी सामान पनि सस्तो अनि नाम सस्तो फर्निचर दङ्ग भाचुमा म त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी लौ है दा दाजु भाइ सम्झनु सही टाढी चोखो सस्तो फर्निचरलाई हजुर पूर्वी चितवनकै ठुलो र एकमात्र विश्वासिलो सस्तो फर्निचर